यसो हावाले तार हल्लाए पनि त्रास भूकम्पकै यहाँसम्म कि कसैले कसैको आँखा छलाए पनि त्रास भूकम्पकै घरमा बिरालो फुत्त यताउति गर्छ र पनि मान्छे तर्सिन्छ टोलमा केटाकेटीले हल्ला चलाए पनि त्रास भूकम्पकै यहाँसम्म कि कसैले कसैको आँखा छलाए पनि त्रास भूकम्पकै बिचरा ती बुढाबुढीको घरको तल हल्लिएको धेरै भइसकेको थियो गाउँको त्यो झिल्केले बुहारीको जोबान ढलाए पनि त्रास भूकम्पकै यहाँसम्म कि कसैले कसैको आँखा छलाए पनि त्रास भूकम्पकै हजुर गत वैशाख बाह्र गतेदेखि भूकम्पको पटक पटक धक्का आए पनि त्रास छ नआएर हावाले तार हल्लाए पनि त्रासै त्रास छ अझ भनौ घरको कोठा चोठामा गाउँको कुनै झिल्केले छोरी बुहारीको इज्जत खेत लुट्दाको वातावरणमा पनि दोष भूकम्पले नै पाउने गरेको छ यस्तै भयो प्युठानको एक परिवारमा पनि प्युठान जिल्ला खुङ गाविस वडा नम्बर छ का माधव राज कुँवरको घरको तला रात पर्न थालेपछि हल्लिन थालेको धेरै भइसकेको थियो दुई तिन दिनसम्म त भूकम्पले हल्लाए होला भनेर उहाँका वृद्ध बाबुआमा त्रासले बाहिर निस्के त्यसरी बाहिर निस्किँदै सुरक्षित स्थानको खोजी गर्ने क्रममा बल्ल थाहा भयो कि त्यो घरको भएको तल हल्लाएको जमिनी भूकम्पले रहेनछ उनै घर नभएकी छोराकी श्रीमतीको जवानीको भूकम्पले पो रहेछ बिचरा सोझा बुढाबुढीहरूले दोष जमिनी भूकम्पलाई दिँदै आए आखिर छब्बिस वर्षीय बुहारीको वैशाख बाह्रमा आएको सात पोइन्ट नौ रेक्टर स्केलको भन्दा अझ बढी स्केलमा आएको जवानीको भूकम्पले उहाँका छोरा माधव राजकुँवरको दाम्पत्य जीवन ध्वस्त पार्दै थियो त्यो पनि कस्तो बेलामा भने दुई दिन अघि मात्र विदेश उड्नका लागि माधव राज काठमाडौँ जानुभएको थियो भोलि विदेश उड्न टिकट हातमा लिएर बसेका माधव महाराजलाई घरबाट श्रीमतीले फोन मार्फत भए पनि विदाईका आँसु खसाउने बेलामा परपुरुष गमनमा रङ्गे हात पक्राउ परेको खबर आयो अन्तत भोलिको उडान रद्द गरेर माधवराज घर फर्किनु भयो र श्रीमतीको त्यो चर्ती कलाले रनामा पर्नुभयो त आज तिनै श्रीमतीको जवानीको भूकम्पले ध्वस्त दाम्पत्य जीवनको कथा व्याथा पस्किनका लागि उनै पत्नी वियोगको पीडामा रन्थनिनु भएका माधवराज कुँवरलाई टेलिफोन सम्पर्कमा पक्षमा ल्याई आजको जीवनको गोरेटो प्रस्तुत गर्दैछौ हामी हेलो नमस्कार प्युठान जिल्ला खुङ गाविस वडा नम्बर का माधवराज कुँवर हुनुहुन्छ होइन यति बेला भूकम्पले भौतिक र मानवीय क्षति भइरहेको बेलामा त्यहाँ तपाईँको गाउँमा चाहिँ खै के जाति के भूकम्पले दाम्पत्य जीवन ध्वस्त भयो भनिन्छन् श्रीमतीको जवानीको भूकम्पले दाम्पत्य जीवन ध्वस्त भएको हो दुःखको साथ भन्नु पर्दा तपाईँ चाहिँ काठमाडौँ जानुभएको थियो होइन उड्नको दिन यता तपाईँको श्रीमतीलाई कसैसँग

त्यही त हामीले बिचमा गीत पनि राख्ने गर्छौँ त्यसकारण तपाईँलाई आज गीत पनि सुनाउने छौँ भनेपछि तपाईँलाई चाहिँ मुख मात्रै मिलाउने खास भित्री मन चाहिँ अन्त्य रमाउने रहेछ होइन तपाईँको श्रीमतीको मलाई मुखबाट हिँड्छ तर भित्रको लागि अरूलाई छ सर त्यसले मैले जति कम्तीमा अठतिस महिना बसेर कमाए दुःख के गरेँ त्यसलाई खोसिन बोलाएँ मलाई सर धेरै खाँदा हालेर गइसकेँ भनेपछि घुम्न जाने यो पिरतीको छाता ओढाउने काम चाहिँ अन्यत्रै रहेछ होइन त हजुर सर छाता मलाई ओढाइने अरूलाई ओढाएर गइहाल्छ सर ल त्यसो भए यो व्यङ्ग स्वरूप यो गीत सुनाइदिउँ है त हजुर हुन्छ सर म पनि केमा गम्छु नि मदम छ नि सम्पत्ति कमाइन्छ नि सुन्छ धेरै तिमीलाई भरौँला पारिदेऊ चाँदी चाहिँदैन आगेर घाम लाग्यो घामाइलो लाग्यो मलाई रमाइलो तिमी र घुम्न जाउन उहाँले चाहे जस्तो माया गर्न जान्नु भएन कि कतै होइन बच्चा जन्माउनु मात्रै माया होइन नि त त्यसले भने जे भन्छ त्यो पनि खाना पुऱ्याएको थिएँ जहाँ भन्छ लगाएर पनि थिएँ आएर पनि मैले घुमाएर पनि ल्याएँ पैसा मैले मलाई उल्टा आज मलाई रिचार्ज फोन गर्न पर्छ आइततिर यान त्यान भनेर मलाई भने मैले उहाँबाट रिचार्ज पनि गरिदिने त्यसको मोबाइलमा ए त्यसो भए रिचार्ज कार्ड चाहिँ तपाईँबाट गराउने फोन चाहिँ अन्यत्रै गर्ने रहेछ होइन हजुर यस्तो पनि हुँदो रहेछ है हजुर हुँदो रहेछ सर विदेशबाट पनि मैले कति पैसा पठाइदिन्छु क्यास क्यास भनेर क्यासमा पठाउँछु मोबाइलमा फोन भएन म माइत कुरा छ भनेर भने मैले मोबाइलमा विदेशबाट पनि रिचार्ज गरिदिएँ अहिले घरमा चाहिँ एउटी छोरी हुनुहुन्छ एउटी काखी डेढ वर्षकी छोरी लगेर जानुभयो होइन हजुर लगेर गई त्यो त गई गई गइहालेपछि छोरी लगेर गई पाल्ली भनेर त्यहाँ छोरी भएर मैले लिएन अनि त्यहाँ उसको जिम्मामा दिएँ सर अनि दिएर फेरि अब घर एक रात घरमा आफ्नो घरमा एक रात नकाट्दै मेरो छोरीको हात दुईवटा हातमा अब पानी तताएर पुरा खुवाइदिएर डढेर केही छैन त्यो त गई गई गइहाले छोरी लगेर गई त्यो थियो लगी सुन्नुहोस् न हेलो नानी नानी हजुर नमस्कार नानी कतिमा पढ्छौ अनि उमेर कति भयो तिम्रो चार भयो तिम्रो मम्मी खै के रे के अरे बाबु लिन के रे नानु ए ल हजुरआमासँग बस है त हेलो माधवजी बल्ल चार वर्ष कि तोते बोली बोल्ने छोरी रहेछन् उता डेढ वर्ष कि छोरीलाई लगेर जानुभयो बालबच्चाको बिचल्ली भयो है तपाईँ कहिले भएको राम्रो थियो छैन केही पनि अहिले धेरै नराम्रो भएको छ त्यसको मनमा अब त्यस्तो रहेछ सर त्योभन्दा पहिला पनि त्यो घरमै आएर ती युवा चाहिँ बसाउठ गर्ने गरेको आमाले थाहा पाउनु भएको रहेछ र अनि त्यस दिन चाहिँ समात्नु भयो होइन त हजुर त्यो अनि छिमेको लोकदेखि त्यही रहेछ उहाँले सोध्नु भएको रहेछ अनि हुँदा हुँदा घर किन बिगारिदिनु भनेर मेरो काममा त कुरो परेन हजुर अहिले बिग्रियो बिग्रिएर अहिले अब जहिले पनि भन्नु त अहिले के हो भनेर सबले भन्नुहुन्छ अनि आमा त्यहाँ हुनुहुन्छ हजुर हुनुहुन्छ दिनुहोस् त हजुर ल कुरो भन्नु है

कि भन्नु सर होइन मैले त अब भेटाइदिनु होइन अन्त भेटाएँ अन्त भेटाउँदाखेरि अन्त मैले मेरो श्रीमान सुत्न छ निसो पानी खान होला तिनवटा टुङ्गोले ल्याइदिएँ हाम्रो नास्ता पार्नलाई दिनसम्म त्यहाँ आएर बसेको हो हजुर

फोन दिनुहोस् छोरालाई अनि जुन विदेशमा जाने कतिपय पुरुषका श्रीमतीहरूको व्यवहार यस्तो हुन्छ त्यस्तालाई के भन्न चाहनुहुन्छ अरू ड्राइभर हुनुहुन्छ सबभन्दा स्वास्थ्यको नाममा पैसा नपठाओस् होइन सर हजुर पनि बिग्रिरहेछन् मान्छे घरमा राख्ने धेरै होइन सहरमै राखेर बिग्रिने भन्ने कुरा चाहिँ होइन हामीले देखिरहेका छौँ विभिन्न सहरमा छोरछोरी पढाएर बस्नु भएको छ सिप इलाम पनि सिक्नु भएको छ सहरमा बसे भन्दैमा शङ्का गर्न चाहिँ गलत कुरा हो त्यसो चाहिँ नभनौँ यता कदा बिग्रिने मान्छेहरू गाउँमै पनि बिग्रेका छन् सहरमै पनि बिग्रेका छन् तर चाहिँ अलिकति केयर चाहिँ गर्नुपर्ने रहेछ स्वयं महिलाले पनि अनि पुरुषले पनि होइन त हजुर तपाईँको उडान हुने दिनै तपाईँको श्रीमती यता चाहिँ अर्कैसँग लसपसमा फेला पारियो यस्तो दुःखद घटना यदि चाहिँ श्रीमतीको त्यो घटना नसुने भए त्यस दिन उड्नुहुन्थ्यो होइन घरबाट हिँडेको दुई दिन नबित्दै गाउँघरे भाषामा भनिन्छ नि नाठासँग बसा उठ पो चलेछ होइन त ए खुवाउँदाखेरि त राम्रै मिठै बोल्नुहुन्थ्यो होला नि त अर्कैसित लाए पनि अनि तपाईँले बाबुआमालाई पठाउनुहुन्न त्यो श्रीमतीको नाममा पैसा पठाउनुहुन्थ्यो भनेपछि बुढा बाबुआमाले बरु काहीँ पैसा अभावका कारण कसै कहाँ दाँत किचाउन जानु पर्या होला तर तपाईँले चाहिँ नि उहाँहरूलाई पठाउनुको सट्टा चाहिँ नि श्रीमतीलाई पठाउँदाखेरि बल्ल चेत पस्यो तपाईँलाई होइन त

एक पुरा बोरे पुरा पुरा बियरको बोतल छ अब रक्सीका दिने कन्टेन्ट भन्छन् के के भन्छन् होइन कन्टेन्ट खासै नाम जानेन दुनियाँ राख्दिने बोतल पनि भेट्टाएँ के के भेट्टाएँ सर ए भनेपछि तपाईँको विदेशको कमाइ चाहिँ गाउँघरका झिल्केलाई पोस्नका लागि बोराका बोरा बियरका बत्तल होइन अलि राम्रा राम्रा रक्सीका सिसी तर तपाईँका आमालाई भुलाउनलाई सस्तो खालको टुङ्कुला ल्याएर बुझाउने गरिएको पनि पाइयो होइन त अस्तिबाट हजुर मान्छे खानुहुन्छ भनेर त्यसले अनि त्यहाँबाट बुवा त खाने मान्छे अब त भनेर भन्नुभयो त ल्याएर दिन्छ टुङ्गोलाई ल्याएर दिन्थे अनि त्यसलाई देख्मा त्यो रहेछ अब बुवा बोल्ने खुवाउँछु तर खान्छन् एउटा किन रोगी लाग्दैन एउटा म अब आफ्नो पैसा लाग्छु भनेर बुवा मलाई रोगी